र उनी चितवनबाट आएको बताउनुभयो यस्तै वडा नम्बर का अडतिस र सडतिस र सडचालिस वर्षीय तिनजना पुरुष कन्ट्राक्ट ट्रेसिङमा परेपछि परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको र वडा नम्बर चारका अडचालिस वर्षीय महिला र तिस वर्षीय पुरुष र वडा नम्बर नौका अडचालिस वर्षीय महिला भारतदेखि आएर क्वारेन्टाइनमा बसेको घिमिरेले बताउनुभयो संक्रमित पीडितहरूलाई गलकोट नगरपालिका वडा नम्बर दुईको प्रे आइसोलेसन कक्षमा लगिएको जनाइएको छ यससँगै गलकोट नगरपालिकामा कोरोना संक्रमित संक्रमितहरूको संख्या छ्यासी पुगेको छ यसैबीच गलकुत नगरपालिका वडा नम्बर दुईको प्रे आइसोलेसनमा रहेका तीनजना कोरोना जितेर घर फर्किएका छन् आज कोरोना रिपोर्ट नेगेटिभ आएपछि आज उनीहरूले आज विदाय गरिएको गलकुत नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख मेनराज गैरेले जानकारी दिनुभयो गलकुटमा आज पैँसठौँ प्रहरी दिवस सरसफाई कार्यक्रम गरी मनाइएको छ इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरीक्षक अर्जुन बा मल्लको नेतृत्वमा गलकुटको मुख्य व्यापारिक केन्द्र हटिया बजार सरसफाई गरी प्रहरी दिवस मनाइएको हो आज बिहान गलकुटको हटिया बजार प्रहरी बिटबाट सुरु भएको सरसफाई कार्य गलकुटको गणतन्त्र चोक हुँदै लोकतन्त्र चोकबाट पुनः प्रहरी बिटसम्म सडक तथा नालीमा भएको फोहोर सरसफाई गरिएको प्रहरी चौकी हटियाका प्रमुख अनुप केसी छेत्रीले जानकारी दिनुभयो दुई हजार बाह्र सालमा स्थापना भएको नेपाल प्रहरी पैँसठी वर्षको अन्तरालमा नागरिक सुरक्षाको भरपर्दो साथी बनेको प्रहरी निरीक्षक मल्लले बताउनुभयो सरसफाइलाई नियमित गर्न सके बजार सुन्दर हुने र व्यक्तिगत रूपमा स्वास्थ्यलाई समेत फाइदा पुग्ने भएकोले साङ्केतिक रूपमा बजार सरसफाइ गरिएको मल्लको भनाइ छ उहाँले सरसफाइसँगै कोरोना भाइरसको संक्रमण न्यूनीकरण गर्न स्वास्थ्य सुरक्षा मापदण्ड अनिवार्य पालना गर्न आवश्यक भिड भिडभाड नगर्न तथा नियमित सरसफाइमा विशेष ध्यान दिन बजारवासी तथा व्यवसायलाई सचेत बनाइएको जानकारी दिनुभयो अभियानमा प्रहरीको साथमा जनप्रतिनिधि उद्योग वाणिज्य सङ्घका प्रतिनिधि राजनीतिक दलका प्रतिनिधि लायन्स क्लबका प्रतिनिधि महिला समूहका प्रतिनिधि तथा बजारवासीको उल्लेख सहभागिता रहेको थियो इलाका प्रहरी कार्यालय हरिचरमा प्रमुख प्र प्रहरी प्रमुखको जिम्मेवारी सहित सरुवाभई आउनुभएका प्रहरी निरीक्षक अर्जुन बम मल्ललाई वडा नम्बर तिनको कार्यालयमा स्वागत गरिएको छ पर्वतमा जन्मनुभएका मल्ल प्रदेश ट्राफिक प्रहरी कार्यालय पोखराबाट सरुवा भई औसत चौध गते गलकोत आउनु भएको हो स्वागत समारोहमा उपस्थित राजनीतिक दलका प्रतिनिधि जनप्रतिनिधि निजी क्षेत्रका प्रतिनिधि लगायत स्थानीयले गलकोतको हतिया बजारमा सवारी पार्किङको व्यवस्थापन सवारी चालक अनुमति पत्र बिना सवारी सञ्चालन गर्ने चालक प्रशासकलाई कारवाही तथा प्रहरीको जनशक्ति थप्नुपर्ने आवश्यकता चाडबाडलाई लक्षित गरी नियमित समुदायको सुरक्षामा प्रहरी परिचालन लागौसा तथा मध्यपान सेवनबाट हुने दुर्घटना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 मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको निर्देशनालयले जनाएको छ उहाँ सशस्त्र प्रहरी बल मुस्ताङमा कार्यरत हुनुहुन्थ्यो गत पच्चिस गते अस्पताल भर्ना हुनुभएका उहाँमा सत्ताइस गते कोरोना पुष्टि भएको निर्देशनालयले जनाएको छ Thank you. बागलुङको ढडपाता नगरपालिकाबाट दुर्घटनामा गम्भीर घाइतेलाई हेलिकप्टर मार्फत उद्धार गरिएको छ जिल्लाको ढोरपाता नगरपालिका वडा नम्बर चार स्थित दोजाले सडक पन्छ्याउने क्रममा खसीको ढुङ्गाले लागेर सगबहादुर खत्री गम्भीर घाइते हुनुभएको हो दुर्घटनामा गम्भीर घाइते हुनुभएका खत्रीको प्रवेयरको हेलिकप्टर मार्फत काठमाडौँ स्थित टिचिङ अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय बोर्तिबाङको प्रमुख प्रहरी निरीक्षक प्रकाश सिंह भण्डारीले जानकारी दिनुभयो घाइतेको घाँटीमा चोट लागेको छ जिल्ला प्रशासन कार्यालय बागुङले शुक्रबार रातिदेखि जिल्ला बस शक्तिपीठहरूमा प्रवेश निषेध गरेको छ शुक्रबार बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्र र जिल्ला सुरक्षा समितिको बैठकपछि प्राप्त सुझावका आधारमा शुक्रबार राति बाह्र बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र राज पौडेलले महामारीलाई ध्यानमा राख्दै शक्तिपीठहरूमा हुन सक्ने भिडभाड नियन्त्रणका लागि निषेधाज्ञा जारी गरेको विज्ञप्तिमा उल्लेख गर्नुभएको छ सबै शक्ति शक्तिपीठमा नियमित पूजा बाहेक सर्वसाधारणको प्रवेशमा रोक लगाइएको छ शनिबारबाट नवदुर्गा सुरु हुँदैछ नवदुर्गाको पूर्व सन्ध्यामा सम्भावित भिडलाई लक्षित गरेर प्रशासनले रोक लगाएको हो निषेधाज्ञा कार्तिक नौ गते राति बाह्र बजेसम्म जारी रहने विज्ञप्तिमा उल्लेख गरिएको छ भेला बैठक धार्मिक कार्य महोत्सव लगायतका भिड हुने क्रियाकलाप र विद्यालय क्याम्पस तालिम सेमिनार खेलकुद लगायतका क्षेत्रमा समेत रोक लगाइएको छ त्यस्तै जिल्लाका वडामा अनुगमन समिति गठन गरेर दसैँको समयमा बाहिरबाट आउनेहरूको अनुगमन र निगरानी गर्न जिम्मेवारी दिन समेत बैठकले निर्णय गरेको छ घाइते अवस्थामा भेटिएर उपचारका लागि पठाइएका नेपाली सेनाका जमदारको मृत्यु भएको छ काली गण्डकी करिडोरमा काम गर्ने ती सैनिकको पोखरा स्थित मणिपाल अस्पतालमा मृत्यु भएको हो सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर एक घर भएका पैँतिस वर्षीय तोरण बहादुर थापाको शुक्रबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिनुभयो जेमिनी नगरपालिका वडा नम्बर सात र आठको सिमानामा पर्ने बेलगबर बेलबगरमा खोला छेउमा पापा मगर असित भेटिनु भएको थियो बिहिबार दिउँसो असित अवस्थामा भेटेपछि उपचारका लागि उहाँलाई पोखरा पठाइएको थियो मरिपाल शिक्षेर अस्पतालमा उपचारको क्रममै उहाँको निधन भएको हो असित घाइते अवस्थामा भेटिएकोले उहाँलाई कुदपित भएको प्रारम्भिक अनुसन्धानले देखिएको प्रहरीको भनाइ छ घटनास्थलमा प्रहरी निरीक्षक दीपक रिजाल सेटको टोली अनुसन्धानका लागि खटिएको छ प्रहरीले अहिलेसम्म स्थानीय चार युवा र महिला गरी पाँचजनाले पक्राउ गरेको जनाइएको छ घटनाको थप अनुसन्धान भइरहेको रेग्मीले जानकारी दिनुभयो बागलुङमा एकजना व्यवसायी र एकजना नेपाल आर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा शुक्रबार बागलुङ नगरपालिका वार्ड नम्बर दुईका अडतिस वर्षीय एकजना पुरुष र नेपाली सेनाका पैँचालिस वर्षीय पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको बागुङ नगरपालिका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले बताउनुभयो उहाँले बागलुङ नगरपालिका वार्ड नम्बर दुईका अडतिस वर्षीय पुरुष व्यवसायी रहेको बताउनुभयो उनी उनी केही दिन पहिले काठमाडौँ गएर फर्किएपछि कोरोनाको लागि कोरोनाको जो लक्षण ज्वरो खोकी लागेपछि पिसिआर परीक्षण गरिएको संक्रमण पुष्टि भएको प्रमुख खन्नाले बताउनुभयो उहाँले संक्रमितलाई आइसोलेसनमा कक्षमा लगिएको बताउनुभयो दसैँ नजकिएसँगै बाग्लुङको कालिका मन्दिरमा आउने भक्तजनको भेद बढ्न थालेको छ गत चैत वैशाख जेठ र असारमा लकडाउनको कारण मन्दिर प्रवेशमा प्रतिबन्ध लगाएकोमा भक्तजनको उपस्थिति हुन पाएन ऐतिहासिक चैती दसैँ मेला पनि भएन साउनदेखि सिद्धपुत जाने भक्तजनले पनि पूजा गरेनन् अहिले पनि मन्दिरमा फूल प्रसाद र टिकाको सुत्य व्यवस्था नगरिए पनि भक्तजनको आगमन बढ्दै गएको छ पर्यटन मन्त्री योगेश भट्टराईले कार्तिक एक गतिदेखि देशभरका धार्मिक तीर्थस्थल पसल खुलाउन निर्देशन गरेपछि यहाँका मठ मन्दिरमा चहल पहल बढेको हो शनिबारदेखि कालिका मन्दिर खुल्सारे अब पूजा गर्न जानु पर्ला पर्वतको पाङ्की पर्वत जेलाकी पाङ अदुवाबारीकी यमुना शर्माले भन्नुभयो लकडाउनका कारण जान पाएकी थिइन मन्दिर नखुल्दा धार्मिक गतिविधि पनि हुन सकेको छैन भक्तजनको चहलपहल तुलनात्मक बढ्न थालेकाले मन्दिर कसरी खुलाउने भन्ने विषयमा छलफल गर्न थालिएको कालिका भगवती गोथीका अध्यक्ष राजु खड्काले बताउनुभयो उहाँले भन्नुभयो संक्रमणको समय भएकाले खुला गर्दा अप्ठ्यारो पर्छ कि भन्ने लागेको हो अन्यत्र सबै खुला गरिएकाले मन्दिरमा सुरक्षित भएर पूजा गर्न लगाइयो भने खुला गर्न मिल्ला प्रहरी र जिल्ला प्रशासनमा पनि यही यसबारे कुरा भइरहेको भइसकेको छ विगतमा घटना स्थापनादेखि उक्त मन्दिरमा सय भक्तजन आउने गर्दथे यो वर्ष कम भए पनि आस्था राख्नेका लागि रोक्न नसकिने अध्यक्ष खड्काले बताउनुभयो जिल्लाका जिल्लामा कालिका मन्दिरमा साथै पञ्चको शालिग्राम सङ्ग्रहालयमा पनि पर्यटक बढेका छन् लकडाउनको कारण बन्द रहेको नेपालकै लामो झोलङ्गी पुलमा अहिले यात्रा गर्ने बढेका कारण होटल तथा रेस्टुरेन्ट पनि सञ्चालन हुन थालेका छन् लकडाउन खुला भएकोले व्यवसाय बढ्न थालेको होटल सङ्घका जिल्ला अध्यक्ष अर्जुन चोखाले जानकारी दिनुभयो अझै होटलमा बस्ने गरी पाहुना आएका छैन तर धार्मिक र पर्यटकीय क्षेत्र खुला छ भने भन्ने सन्देशले केही पाहुना